oh. Why somewhere जान्छ कसको पर्नोमा कर्मै खोजी आमा सम्झिरहन्छु बाध्यता एस्तो भएको

सम्झनामा कहिले रुन्छु पिरमा जहिले पनि घर गए पिर मन छैन तिम्राकै खावा सम्झे भने आमा पिरै पिरले यो खाने आउँछ रोजका सधैँ मलाई कामै काम आँखामा छ आँसो मनभरि पिराइ पिर्छ खै कसरी मनैभरि पिराइ पिर्छ खै कसरी चखामा आउला पकै हाम्रो नि पालो रात पछि धरतीमा उज्यालो जीवन चखामा आउला पकै